खबर को साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चुकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन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 आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सुख Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल प्रधानमन्त्री सुशील कोइरालाको अन्तिम रेडियोथेरापी भोलि गरिने भएको छ कोइरालाको यसअघि नै चार दिनसम्म रेडियोथेरापी गरिसकिएको छ पाँच दिनसम्म रेडियोथेरापी गर्नुपर्ने चिकित्सकको सुझाव अनुसार अब एउटा मात्रै रेडियोथेरापी बाँकी रहेको छ चार दिनसम्म रेडियोथेरापी गरिए पनि प्रधानमन्त्री कोइरालालाई कुनै समस्या नरहेको अमेरिकामा रहनुभएकी कंग्रेस नेत्री मृदुला कोइरालाले जानकारी दिनुभएको छ प्रधानमन्त्रीको स्वास्थ्य राम्रो हुँदै गएको उहाँले बताउनु भएको छ भोलि अन्तिम रेडियोथेरापी गराई केही दिन आराम गरेर कोइराला स्वदेश फर्कनुहुने बताइएको छ स्वदेश फर्कने मिति भने भोलि नै तय हुने जनाइएको छ फोक्सोमा दाग देखिएपछि उहाँ असार दुई गते उपचारका लागि अमेरिका जानु भएको हो यसैबीच नेपाली कंग्रेस पदाधिकारीको बैठक आज पनि बस्नु भएको छ दिउँसो तीन बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारको काम कार्यवाही बजेट आगामी महाधिवेशन लगायतका विषयमा छलफल हुने भएको छ यसअघि हिजो बसेको बैठकमा आगामी महाधिवेशन र पार्टीको गतिविधिका बारेमा छलफल भएको कार्यवाहक सभापति रामचन्द्र पौडेलले बताउनुभयो काठमाडौँमा जारी नेकपा एमालेको नौ महाधिवेशनको छैठौं दिन आज विधान संशोधन लेखा समिति र निर्वाचन आयोगको प्रतिवेदन पारित हुने भएको छ ब्रिकुटी मण्डपमा जारी बन्द सत्रमा विधान संशोधनबारे छलफल भइरहेको छ अध्यक्ष जलनाथ खनालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गर्नुभएको संगठनात्मक प्रतिवेदन भने हिजो नै पारित भइसकेको छ दुवै प्रतिवेदन सुझावसहित पारित भएको प्रचार विभाग प्रमुख प्रदीप गेवालीले बताउनु भएको छ छलफलका क्रममा प्रतिनिधिहरूले अनुशासन आयोगलाई अधिकार सम्पन्न बनाउन पार्टीभित्र बढ्दै गएको गुटबन्दीलाई अन्त्य गर्न बहु पहिचानको आधारमा संहितामा जान प्रतिनिधिहरूले सुझाव दिएका छन् त्यस्तै गरी प्रस्तावित विधानले पदाधिकारीको संख्या बढ़ाएको भन्दै पदाधिकारी कम गर्न पनि प्रतिनिधिहरूले सुझाव दिएका छन् विधान संशोधनका विषयमा शीर्ष नेताहरू नै एकमत नहुँदा प्रतिनिधिहरू पनि विभाजित बनेका छन् आज सबै प्रतिवेदनहरू पारित भएपछि चुनावी प्रक्रिया शुरू हुने एमाले जनाएको छ विधान संशोधन गरेर पाँच उपाध्यक्ष पाँच सचिव र दुई उप महासचिवको व्यवस्था व्यवस्था गर्ने एमाले प्रस्ताव गरेको छ नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बसिरहेको छ पार्टी कार्यालय बुद्धनगरमा बसेको बैठकमा आज पनि अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्र विक्रम चन्द विप्लवले पेश गर्नुभएका छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनमाथि धारणा राख्न बाँकी केन्द्रीय सदस्यहरूले आ आफ्नो भनाई राखिरहेका छन् बैठकमा अधिकांश नेताहरूले तत्काल नै यी माओवादीसँग पार्टी एकता गर्न नहुनेमा जोड़ दिएका छन् केन्द्रीय समिति बैठकमा अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक दस्तावेजमा जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा अनुसार नै अगाडि बढ्नुपर्ने र सशस्त्र संघर्षमा जाने परिस्थिति तयार भइ नसकेको उल्लेख गर्नु भएको छ तर त्यसप्रति फरक मत राख्दै सचिव चन्दले फरक ढंगबाट जनयुद्धमा जानुपर्ने प्रस्ताव सहितको तेइस पृष्ठ लामो राजनीतिक दस्तावेज पेश गर्नु भएको छ चन्दले दस्तावेजमा सरकार सदन र सड़कबाटै संघर्ष चर्काउनु पर्नेमा जोड़ दिनु भएको छ इजरायल र प्यालेस्टाइन बीच द्वन्द चर्किरहेका बेला इजरायलले गाजापतिमा विद्रोही विरूद्ध सबै प्रकारको तयारी सम्पन्न गरेको बताएको छ इजरायलले हवाई हमलाका साथै स्थल हमलाका लागि पनि तयारी अवस्थामा रहेको बताएको छ यसैबीच दुई पक्षबीच हवाई हमला तथा रकेट हमला जारी रहेको छ इजरायलका अनुसार उसले गाजापतिका पतिमा विद्रोही लुकेको चालिस सम्भावित स्थानमा रकेट आक्रमण गरेको छ सो हमलामा एघार जनाको मृत्यु भएको छ उता गाजापतिबाट पनि इजरायलको जमिनमा एक सय भन्दा बढ़ी पटक रकेट आक्रमण भएको छ पाकिस्तानी राष्ट्रपति मोहम्मद अब्बासले सैन्य अभियान अन्त्य गर्न इजरायललाई आग्रह गर्नुभएको छ विरूद्ध आयोजक ब्राजिललाई स्तब्ध पार्दै जर्मनी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ आज बिहान सकिएको पहिलो सेमी फाइनलमा ब्राजिललाई सात एक गोलको विशाल अन्तरले हराउँदै जर्मनी फाइनलमा पुगेको हो विश्वकपको उपाधि घरमै राख्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ जर्मनीलाई बाह्र वर्षपछि विश्वकप फुटबलको फाइनलमा पुर्याउन खेलको एघारौं मिनटमा मुलरले गोलको खाता खोलेका हुन् त्यसपछि तेइसौं मिनटमा क्लोजले अर्को गोल थप्दै अग्रता दोब्बर पारे त्यसपछिको छ मिनटमा जर्मनीले लगालग अर्को तीन गोल थप्यो र खेल आधा घण्टा अघि पाँच शून्यको अवस्थामा पुगेको हो अर्जेन्टिना र नेदरल्याण्ड्स बीचको खेलको विजेतासँग जर्मनीले अब उपाधिका लागि आइतबार राति खेल्नेछ विश्वकप फुटबलको इतिहासमा सेमिफाइनलमा कुनै पनि टीमले सात गोल गरेको यो पहिलो पटक हो त्यस्तै विश्वकपको इतिहासमा खेलको शुरूको आधा घण्टामै पाँच गोल गर्ने पनि जर्मनी पहिलो टीम बनेको छ जर्मन विरूद्ध सात गोल गरेपछि ब्राजिल विरूद्ध सात गोल गरेपछि जर्मनीले विश्वकपमा गोलको संख्या दुई सय तेइस पुर्याएको छ यसैबीच विश्वकप फुटबलमा आज राति फाइनल पुग्ने दोस्रो टीमको टुङ्गो लाग्नेछ नेपाली समयअनुसार पाउने दुई बजे हुने सेमी फाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भेट्नेछन् नेदरल्याण्ड्स र अर्जेन्टिना बीचको विजेताले उपाधिका लागि जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ गत संस्करणको उपविजेता नेदरल्याण्डसले क्वार्टर फाइनलमा फ्रान्सलाई पराजित गरेको थियो भने अर्जेन्टिनाले बेल्जियमलाई पाखा लगाउँदै सेमी स्थान सुरक्षित बनाएको हो हौस् त यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उनापचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय